सबले पुज्ने देवता छ अनि उसको मन्दिर छ सबले पुज्ने देवता छ अनि उसको मन्दिर छ ऊ हेरिरहन्छ तर यहाँ मानिसलाई पो पिर छ सबले पुज्ने देवता छ अनि उसको मन्दिर छ ऊ हेरिरहन्छ तर यहाँ मानिसलाई पो पिर छ आशा अनि भरोसा मात्र उसकै चल्छ यहाँ आशा अनि भरोसा मात्र उसकै चल्छ यहाँ वरदान दिन्छ या दिँदैन उसकै पाउमा शिर छ वरदान दिन्छ या दिँदैन उसकै पाउमा शिर छ सबले पुज्ने देउता छ अनि उसको मन्दिर छ ऊ हेरिरहन्छ तर यहाँ मानिसलाई पो पिर छ तिमी पराई हुनु पहिले भगवान मलाई मर्नु परोस् तिमी पराई हुनु पहिले भगवान मलाई मर्नु परोस् जसलाई तिमीले चाहन्छौ जसलाई तिमीले चाहन्छौ उसैले नि माया गरोस् तिमी पराई हुनु पहिले खुसी रहोस् तिम्रो जीवन मेरो सुझारे पनि तिमीलाई नै माया गर्छु मलाई घृणा गरे पनि हो खुसी रहोस् तिम्रो जीवन मेरो आँसु पनि तिमीलाई नै माया गर्छु मलाई घृणा गरे पनि मेरो भागमा आँसु आँसु तिम्रो भागमा हाँसो परोस जसलाई तिमीले चाहन्छौ जसलाई तिमीले चाहन्छौ उसैले नि माया गरोस् तिमी पराई हुनु पहिले रातिमा तिमलाई खुसी मिल्छ भने म बिना नै तिम्रो जीवन सुखमय हुन्छ भने छोरा यो छातीमा तिमलाई खुसी मिल्छ भने म बिना नै तिम्रो जीवन सुखमय हुन्छ भने तिम्रो खुसी हेरी मलाई संसारबाट बेदा मिलोस् जसलाई तिमीले चाहन्छौ जसलाई तिमीले चाहन्छौ उसैले नि माया तिमी पराई हुनु पहिले भगवान मलाई मर्नु परोस् जसलाई तिमीले चाहन्छौ उसैले नै माया गरोस् भद्र ओलीको शब्द संगीत अनि आवाजमा तिमी पराई एल्बमबाट गुन्जिरहेको यसै सुमधुर साङ्गीतिक स्वरलहरी सँगसँगै नमस्कार अनि रात्रिकालीन अभिवादन कार्यक्रम मुक्तक मधुरिमामा दर्पण पारिका आत्मीय मित्र विष्णु अनि मछु तपाईँकै हर्ष अनि विस्मातको मित्र रामु आचार्य मित्र कार्यक्रम मुक्तक मधुरिमाको अर्को एउटा नवीनतम बसाइमा हामी जुटिरहेका छौँ सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगा हर्ज अनि विश्वको जुन कुनै कुनामा रहेर पनि W W W dot radio Arpan dot com dot NP मार्फत तपाईँ यो आवाज प्रत्यक्ष रूपमा सुनिरहनु भएको छ साथमा विभिन्न वेबसाइटहरू मार्फत विभिन्न ब्लगहरू मार्फत तपाईँ यस कार्यक्रमलाई डाउनलोड गरेर पनि सुनिरहनु भएको छ कार्यक्रम डाउनलोडको प्रबन्ध मिलाइदिने रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगाहर्जका मित्रद्वय रिजन केसी अनि लक्ष्मण सापकोटालाई धेरै धेरै धन्यवाद त्यस्तै चिसापानी छ रामेछापका रामशरण श्रेष्ठ भक्तिपुर साथ सर्लाहीका मोहन बिहानी गाउँ सहर दुई दनाई गाउँ लमजुङका आशिष दनाई डुमरवाना बारा हाल युएमा रहनुहुने विकास नेउपाने लगायत कार्यक्रमलाई विशेष सहयोग गर्नुहुने ईश्वरपुर तिन बैलबास सर्लाहीका सरोज चौलागाई सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु मित्र आज पनि तपाईँका मुक्तकहरूसँगैको अर्को एउटा बसाइ बस्नका लागि हामी उपस्थित भइसकेका छौँ कार्यक्रमलाई माया गरेर तपाईँले भएका तपाईँका मुक्तकहरूसँगैको बसाई हो कार्यक्रम मुक्तक मधुरीमा यो रात्रिकालीन प्रहर लिएर आज पनि सदाको बिहिबार झै उपस्थित भइसकेका छौँ बिहिबार बेलुकी पौने नौ बजेको बिबिसी नेपाली सेवाको समाचारपछि करिब करिब दस बजेसम्म प्रसारण हुने यस बसाइमा तपाईँलाई स्वागत गर्दै तपाईँका मुक्तकलाई नै अगाडि बढाउन चाहन्छु आइन्द्र विक्रम निष्ठुरी अमरपुर चार लामा चोक पाँच थरबाट लेख्नुहुन्छ पहरामा खोज मलाई छहरामा खोज मलाई पहरामा खोज मलाई छहरामा खोज मलाई गाउँ बेसी पखेरिएको टहरामा खोज मलाई डोको नाम्लो साथी मेरो हुन्छु बनपाखामा डोको नाम्लो साथी मेरो हुन्छु वनपाखामा साथी सङ्गी मेलापात लहरामा खोज मलाई साथी सङ्गी मेलापात लहरामा खोज मलाई गाउँ बेसी पखेरीको टहरामा खोज मलाई पख पहरामा खोज मलाई छहरामा खोज मलाई जहाँ तिमी मलाई भेट्न मन गर्छौ मेरो समीपैमा आउन खोज्छौ त्यति बेला गाउँका सुन्दर मनोरम प्राकृतिक वातावरण हुने गाउँ बेसीका कुना कन्दराहरूमा आफूलाई खोज्नको लागि आग्रह गर्दै यसै मुक्तक मार्फत आइन्द्र विक्रम निष्ठुरीलाई धन्यवाद यो साथको लागि पूजन लामिछाने रत्नगर तिनबाट लेख्नुहुन्छ मेरी प्यारी छोडी जाने निष्ठुरीको लागि समर्पण भनेर लेख्नुहुन्छ साँच्चै राम्री हौ कि तिमी जवानीले राम्री भयो साँच्चै राम्री हौ कि तिम्रो जवानीले राम्री भयो माया गरे जस्तै गर्यौ आज किन टाढा गयौ भुलाएर ती पललाई आज तिमी टाढा हुँदा भुलाएर ती पललाई आज तिमी टाढा हुँदा तिजको दिन पछि छोडी एक्लै तिमी टाढा रह्यौ तिजको दिन पछि छोडी एक्लै तिमी टाढा रह्यौ साँच्चै राम्री हौ कि तिम्रो जवानीले राम्री भयौ जस्ट फर यु ए भनेर लेख्नु भएको छ एको लागि लेखिएको यसै मुक्तकको लागि धेरै धेरै धन्यवाद पूजन लामिछानेलाई मुक्तक अगाडि बढाउँदैछु सुन्दर शेर्पाली बिन्दास रुङ्गा दुई घनखोला रुकुमबाट लेख्नुहुन्छ न आधा देखायो न त पुरा देखायो न आधा देखायो न त पुरा देखायो उसले सधैँ आश्वासनका कुरा देखायो निकै निकै सुन्दर शब्दहरू न आधा देखायो न त पुरा देखायो उसले सधैँ आश्वासनका कुरा देखायो सपनाहरूको झोला बोकेर सहर पसेको छु सपनाहरूको झोला बोकेर सहर पसेको छु लाग्दैछ सपनाहरू नि अधुरा देखायो लाग्दैछ सपनाहरू नि अधुरा देखायो उसले सधैँ आश्वासनका कुरा देखायो न आधा देखायो न पुरा देखायो धन्यवाद सुन्दर मुक्तकको लागि सुन्दर शेर्पाली बिन्दासलाई ऋषि शाह दाङबाट लेख्नुहुन्छ अशुभ अशुभ खबरहरू आउँछ घरिघरि अशुभ अशुभ खबरहरू आउँछ घरिघरि आँसु झार्न बाध्य पार्छ पीडा छाउँछ घरिघरि सँगै गुच्चा खेलेको बन्धु आज चितामा छरे सँगै गुच्चा खेलेको बन्धु आज चितामा छरे समयले यसरी नै हरेस खुवाउँछ घरिघरि समयले यसरी नै हरेस खुवाउँछ घरिघरि आँसु झार्न बाध्य पार्छ पीडा छाउँछ घरिघरि अशुभ अशुभ खबरहरू आउँछ घरिघरि मृत्यु शाश्वत सत्य हो मित्र कोही अलिकति चाँडै कोही अलिकति ढिला मात्र यति फरक हो र पनि आफ्नो बाल्यकाल कटेको आफ्ना जिन्दगीका धेरै पलमा सँगै साथ दिएको मान्छे आफूबाट टाढा हुँदा नमिठो पक्कै पनि लाग्छ नराम्रो पक्कै पनि लाग्छ र त भगवानलाई गाली गर्न मन लाग्छ दैव किन यस्तो मायाको खेल खेलाउँछस् भनेर धन्यवाद ऋषि शाहलाई यो मुक्तकको लागि राई मुकमेन रमेश साउदी अरबबाट लेख्नुहुन्छ यो तन तिमलाई यो धडकन तिमलाई यो तन तिमलाई यो धडकन तिमलाई सुम्पे मैले प्रिय आजी बन तिमलाई छैन यसमा छल न कुनै फेर बदल छैन यसमा छल न कुनै फेर बदल दिए मैले दिए सत्य वचन तिमलाई दिए मैले दिए सत्य वचन तिमलाई यो तन तिमलाई यो धडकन तिमलाई सुम्पे मैले प्रिय बन तिमलाई आफ्ना जिन्दगीका सारा फलहरू जिन्दगीभरिका लागि आफ्नो प्रियालाई सुम्पिएका कुराहरू धन्यवाद राई मुकमिन रमेशलाई यो साथको लागि विनोद अधिकारीको मुक्त गति बेला छड्के हेर्छेउ मुस्कुराउँछेउ कारण खोज्दैछु म छड्के हेर्छेउ मुस्कुराउँछेउ कारण खोज्दैछु म माया छ कि अरू नै केही कारण सोच्दैछु म चिहाउँदै मनका कुरा जान्न खोज्छेउ कस्तो छु म चिहाउँदै मनका कुरा जान्न खोज्छेउ कस्तो छु म मेरै बन्न हो कि कुन्नी कारण बुझ्दैछु म मेरै बन्न हो कि कुन्नी कारण बुझ्दैछु म माया छ कि अरू नै केही कारण सोच्दैछु म छड्के हेर्छेउ मुस्कुराउँछेउ कारण खोज्दैछु म कोही मान्छे आफूलाई छड्के हेर्दै मुस्कुराइरहेपछि त्यसको कारण के हो आफूले खोजिएका भावहरू विनोद अधिकारीलाई धन्यवाद यो साथको लागि प्रकाश खनाल केरुङ्गा अर्घाखाँची हाल बुटवलबाट लेख्नुहुन्छ एउटा होइन दुईटा होइन नाना थरी चोट दियो एउटा होइन दुईटा होइन नाना थरी चोट दियो मलाई यो जिन्दगीले घरी घरी चोट दियो अभाव दियो उपाय दिएन सङ्घर्ष दियो सफलता दिएन अभाव दियो उपाय दिएन सङ्घर्ष दियो सफलता दिएन जीवनभर नै निरन्तर यसै गरी चोट दियो जीवनभर नै निरन्तर यसै गरी चोट दियो मलाई यो जिन्दगीले घरी घरी चोट दियो एउटा होइन दुईटा होइन नाना थरी चोट दियो जिन्दगीले असङ्ख्य चोट असङ्ख्य पीडा दिएका भावहरू यो मुक्तकमा हुँदै थियो जिन्दगीले छिट्टै खुसी दियोस् जिन्दगीले छिट्टै हाँसो दियोस् मात्रै कामना केरुङ्गा अर्घखाँची हाल बुटवलदेखि दिनुभएको यो साथको लागि प्रकाश खनाललाई धन्यवाद अमृत लामिछानेको मुक्त गीत बेला सङ्घर्षमा झेलिएको पर्खाई रहेछ जिन्दगी सङ्घर्षमा झेलिएको पर्खाई रहेछ जिन्दगी मायामा छटपटिएको रुवाई रहेछ जिन्दगी विगत र वर्तमानलाई केलाएर हेर्दाखेरि विगत र वर्तमानलाई केलाएर हेर्दाखेरि एक्लो जीवनको भोगाइरहेछ जिन्दगी एक्लो जीवनको भोगाइरहेछ जिन्दगी मायामा छटपटिएको रहेछ जिन्दगी सङ्घर्षमा झेलिएको पर्खाइरहेछ जिन्दगी वास्तवमा जिन्दगीको परिभाषालाई कसरी परिभाषित गर्ने त्यसैमा सीमित बन्छ जिन्दगी मित्र जिन्दगीलाई हाँसोको नजरबाट हेर्नुहोस् जिन्दगी कति खुसी देखिन्छ जिन्दगीलाई दुःखको नजरबाट हेर्नुहोस् वास्तवमा जिन्दगी धेरै हाँसु बनिदिन्छ हाँसो छ र त आँसु छ आँसु छ र त हाँसु छ यदि यो दुईटामा एउटा नहुने हो भने कहिले पनि मान्छेले जिन्दगीको अनुभूति गर्न सक्ने थिएनन् धन्यवाद अमृत लामिछानेलाई यो साथको लागि हेमराज वागले अमरपुर दुई पाँच थर भालुचोक हाल मनमा बहिराइनबाट लेख्नुहुन्छ फक्रिएका कोपिलाहरू फुल नहुँदै झर्नु पर्यो फक्रिएका कोपिलाहरू फुल नहुँदै झर्नु पर्यो नसोचेका कुरा सुनेर आज जिउँदै मर्नु पर्यो हामीलाई थाहा छ आफ्नै ठाउँमा केही गर्नुपर्छ हामीलाई थाहा छ आफ्नै ठाउँमा केही गर्नुपर्छ तर बाध्यता काम अर्कै भूमिमा गर्नु पर्यो तर बाध्यता काम अर्कै भूमिमा गर्नु पर्यो फक्रिएका कोपिलाहरू फूल नहुँदै झर्नु पर्यो आशाका किरणहरू झुल्किँदै गर्दाखेरि त्यसले घामको रूप लिन नपाउँदै कोपिलामै जिन्दगी झर्नु परेका पीडित कुराहरू यो मुक्तकमा थियो जिन्दगी मुक्तक जस्तै पीडित नबनोस् हेमराज वाग्लेलाई धन्यवाद यो साथको लागि पृथक प्रदीपको मुक्त यति बेला पैताला मुनि खुकुरीको घरबार कि वार कि पार पैताला मुनि खुकुरीको घरबार किवार किपार नभनी बम गोला तरवार किवार किपार गर्जेर कथेकै हो बैसठी त्रिसठीमा यही सिजनमै गर्जेर कथेकै हो बैसठी त्रिसठीमा यही सिजनमै पखलास हिटी दरबार किवार किपार पखलास हिटी दरबार किवार किपार पैताला मुनि खुकुरीको घरबार किवार किपार नभनी बम गोला तरबार किवार किपार पुराना दिनमा गरेका जनआन्दोलनका सम्झना समेटिएको मुक्तकको लागि धन्यवाद पृथक प्रदीपलाई यो साथको लागि तारा केसी मुस्कानको मुक्त गतिगला तिमीले टेक्ने धरती अनि मैले टेक्ने बेग्लै भोकी तिमीले टेक्ने धरती अनि मैले टेक्ने बेग्लै भोकी एउटै छ त आकाश हेर तिमीले देख्ने बेग्लै भोकी कुल्चिएर गयौ किन अल्झिरही दोसाँधमा कुल्चिएर गयौ किन अल्झिरही दोसाँधमा समयसँगै जिन्दगीको घाउ सेक्ने बेग्लै भोकी समयसँगै जिन्दगीको घाउ सेक्ने बेग्लै भोकी एउटै छ त आकाश हेर तिमीले देख्ने बेग्लै भोकी तिमले टेक्ने धरती अनि मैले टेक्ने बेग्लै भोकी तिम्रा आँखा रसाएनन् माझरी बने रुदा पानी विश्वास गरेनौ मलाई सारा देउता छुदा पनि चाहेको थिए तिमीसँग जुनीभरि मन छोटो तिम्रा आँखा रसाएनन् मझरी बने रुदा पनि विश्वास गरे तारा देउता पर्दा सँगै झर्छु म पानी तिमी फुल्दा सँगै फुल्छु झर्दा सँगै झर्छु म पानी बाँचे जीवन सँगै बाँच्छु नत्र सँगै मर्छु म पनि बाँचे जीवन सँगै बाँच्छु नत्र सँगै मर्छु म पनि तिम्रा आँखा र साएनन् म झरी रुदा पनि बिसुवा गरेनौ मलाई सारा देउता छुँदा पनि तिमीलाई माया गर्ने तिम्रा आखा रसायनन् म झरी बनी रुँदा पनि विश्वास गरेनौ मलाई सारा देउता छुँदा पनि तिमीलाई माया गर्ने मान्छे एउटा हुँदा पनि बद्री कार्कीको शब्द महेश खड्काको सङ्गीतमा एउटा प्रश्न एल्बमबाट अन्जु पन्तको सुमधुर स्वर लहरीमा गुन्जिरहेको यसै साङ्गीतिक आवाजसँगै तपाईँलाई फेरि पनि स्वागत छ मित्र सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा अनि यो हो तपाईँकै प्रिय कार्यक्रम मुक्तक मधुरीमा मुक्तक मधुरीमाको आजको बसाइमा पनि सँगै रहेर तपाईँका लागि मिठा मिठा मुक्तकहरू प्रसारण गरिरहेका छौँ जुन मुक्तक तपाईँले नै पठाउनु भएको हो तिनै मुक्तकहरूलाई अगाडि बढाउने क्रममा फेरि पनि मुक्तक अगाडि बढाउन चाहन्छु सूर्य चेम्जुङको मुक्तकबाट बिस्तारै बिस्तारै सबै समान हुनेछ बिस्तारै बिस्तारै सबै समान हुनेछ आजको बालक भोलि जवान हुनेछ एकै कुरा सधैँभरि स्थायी रहँदैन एकै कुरा सधैँभरि स्थायी रहँदैन निश्चय नै रातपछि बिहान हुनेछ निश्चय नै रातपछि बिहान हुनेछ बिस्तारै बिस्तारै सबै समान हुनेछ आजको बालक भोलि जवान हुनेछ रात हुन्छ अनि बिहान हुन्छ बिहान हुन्छ अनि रात हुन्छ समय परिवर्तनशील छ भने भोलि यही कुरा स्थायी रहँदैन जस्तै आज दुःख छ भने भोलि दुःख रहँदैन आज सुख छ भने भोलि यो सुख नरहन सक्छ यस्तै भाव थियो धन्यवाद सूर्य चेम्जोङलाई यो मुक्तको लागि राजेन्द्र सापकोटा लेख्नुहुन्छ सम्झनामा दिनरात उनकै यादमा बाँचेको छु सम्झनामा दिन रात उनकै यादमा बाँचेको छु साँचो माया हृदयमा उनकै लागि साँचेको छु पल पल याद बनी उनकै तस्बिर स्मृतिमा पल पल याद बनी उनकै तस्बिर स्मृतिमा जीवन जिउने माया प्रीति दोधारमा गाँसेको छु जीवन जिउने माया प्रीति दोधारमा गाँसेको छु साँचो माया हृदयमा उनकै लागि साँचेको छु छोडी जाने निष्ठुरी सवितालाई भनेर लेख्नु भएको छ राजेन्द्र सापकोटाले आफ्नो मान्छे आफूबाट टाढा भए पनि उसकै सम्झनामा दिनरात कटेका भावहरू अनि हृदयमा उनकै साँचो माया अझै पनि टाँसिएका भावहरू मुक्तकमा थियो धन्यवाद राजेन्द्र सापकोटालाई तिलक निष्कर्ष रत्नगर सातबाट लेख्नुहुन्छ जहाँ छोड्यौ तिमीले जीवन त्यहीँबाट सुरु गर्न थाले मैले जहाँ छोड्यौ तिमीले जीवन त्यहीँबाट सुरु गर्न थाले मैले तिमीसँगका मिठा मिठा सपनाहरू व्यर्थै किन पाले मैले जे भयो राम्रै भयो अब जे हुनेछ त्यो पनि त पक्कै राम्रै होला जे भयो राम्रै भयो अब जे हुनेछ त्यो पनि त पक्कै राम्रै होला छैन कुनै गुनासो अब त मेरो पनि सारा रिसराग फाले मैले छैन कुनै गुनासो अब त मेरो पनि सारा रिसराग फाले मैले जहाँ छोड्यौ तिमीले जीवन त्यहीँबाट सुरु गर्न थाले मैले जहाँ उनले जिन्दगी यहीँनिर सकिएछ भनेर जुन बिन्दुलाई मानेर उनी सङ्घर्ष गर्न छोडिन् त्यही बिन्दुबाट आफूले चाहिँ सङ्घर्ष गर्न सुरु गरेका भावहरू यो मुक्तकमा थियो धन्यवाद तिलक निष्कर्षलाई यो साथको लागि श्रीकान्त कहिराज कृष्ण मन्दिर चोकबाट लेख्नुहुन्छ विदेशमा पसिना नझार नेपाल बनाउने बेला भएको छ विदेशमा पसिना नझार नेपाल बनाउने बेला भएको छ आफ्नो सिप अनि जाँगर यहीँ खनाउने बेला भएको छ के हुन्छ र परदेशमा खनाएर पसिना धारा के हुन्छ र परदेशमा खनाएर पसिना धारा आफ्नै पौरख परिवारसँग उत्सव मनाउने बेला भाषा आफ्नै पौरख परिवारसँग उत्सव मनाउने बेला भाषा आफ्नो सिप अनि जाँगर यही खनाउने बेला भाषा विदेशमा पसिना नझार नेपाल बनाउने बेला भाषा परदेशिएका नेपालीहरूलाई नेपालमै आएर आफ्नो जोस जाँगर खनाउनका लागि आग्रह यो मुक्तकमा श्रीकान्त कहिराजलाई धन्यवाद यो साथको लागि रत्ननगर आठ स्वावलम्बन टोलबाट युग थापा लेख्नुहुन्छ हेर्छु सबै एउटै लाग्दैनन् वरिपरिका हेर्छु सबै एउटै लाग्दैनन् वरिपरिका छैन एउटै तबरको माया गर्ने तरिका कोहीको मनमा पाप अनि कोहीकोमा धर्म कोहीको मनमा पाप अनि कोहीकोमा धर्म देख्छु लाग्छ मलाई सन्तान थरी थरीका देख्छु लाग्छ मलाई सन्तान थरी थरीका हेर्छु सबै एउटै लाग्दैनन् वरिपरिका धन्यवाद युग थापालाई यो साथको लागि सहारा थापा चोटिल यात्री रत्नगरबाट कहाँ थियो आँखामा खुसी पहिले जस्तो गरी कहाँ थियो आँखामा खुसी पहिले जस्तो गरी लुकाउन सकिनौ आँसु तिमीले मैले जस्तो गरी यो समय मेरा लागि मात्र दुःख कष्टयुक्त भए पनि यो समय मेरा लागि मात्र दुःख कष्टयुक्त भए पनि जमानाको खुसी सम्झी हाँस्छु अहिले जस्तो गरी जमानाको खुसी सम्झी हाँस्छु अहिले जस्तो गरी लुकाउन सकेनौ आँसु तिमीले मैले जस्तो गरी कहाँ थियो आँखामा खुसी पहिले जस्तो गरी सहारा थापा चोटिल यात्रीलाई धन्यवाद आँखामा पहिलाको जस्तो खुसी नफर्किएका भावहरू नै थियो एउटा अन्तिम मुक्तक मात्र अगाडि सार्ने समय बाँकी छ सन्दीप सौगात रत्नगर टाढीबाट लेख्नुहुन्छ प्यारको धोकामा संसार छोड्न सक्दिन म प्यारको धोकामा संसार छोड्न सक्दिन म हिँड्छु प्यारको बाटो हुँदै मोड्न सक्दिन म तिमीले बाचा कसम सजिलै भुले पनि तिमीले बाचा कसम सजिलै भुले पनि अतीतको बाचा कसमहरू तोड्न सक्दिन म अतीतको बाचा कसमहरू तोड्न सक्दिन म प्यारको धोकामा संसार छोड्न सक्दिन म हिँड्छु प्यारको बाटो हुँदै मोड्न सक्दिनँ म जिन्दगी जुन हिसाबले अगाडि बढेको छ त्यही हिसाबबाट अगाडि बढिरहने भावहरू यो मुक्तकमा थियो धन्यवाद सन्दीप सौगातलाई यो साथको लागि मित्र आजको लागि कार्यक्रम मुक्तक मधुरिमाको समय सकिसकेको छ तपाईँसँग बिदा माग्नुपर्ने समयमा हामी आइपुगेका छौँ अर्को साता फेरि पनि तपाईँ हाम्रो भेट हुने नै छ आज बिछोड हुन्छ र त अर्को साता भेट हुन्छ यही भेटको कामनामा आजका लागि कार्यक्रमको बिट मार्दैछु यतिन्जेलसम्म जहाँ रहेर जस्तो सुके अवस्थामा रहेर पनि हामीलाई सुनेर साथ दिनुभयो तपाईँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद र धन्यवाद दिन चाहन्छु दर्पण पारीबाट आत्मिक साथको लागि मित्र विष्णुलाई तपाईँकै मित्र रामु आचार्य मुक्तक मधुरिमाको व्यवसायबाट बिदा चाहन्छु नमस्कार शुभरात्री मिठो निदरीको कामना